नमस्कार आज दुई हजार सत्तरी साल वैशाख पाँच गते बिहिबार अङ्ग्रेजी पात्र अनुसार सन् दुई हजार तेह्र अप्रिल अठार तारिक आज चैत्य अष्टमी नेपाल नेपालवाणी नेटवर्कको प्रभातवाणी देशभरका विभिन्न रेडियो स्टेशन राजधानीमा रेडियो उपत्यका सतासी थोप्लो छ मेघाज र सिजेएमसी एफएम एक सय छ मेघाजसहित इन्टरनेटमा नेपालवाणी डट कमबाट एकैसाथ प्रसारण भइरहेको छ सर्वोच्च अदालतले संविधान सभा चुनाव अगाडि निर्वाचन क्षेत्र तोक्न सरकारलाई अन्तरिम आदेश दिएपछि सरकारले अब निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी निर्वाचन क्षेत्र पर्ने भएको विषयमा तयार पारिएको थप सामग्रीभन्दा पहिले आजका मूल खबरका शीर्षकहरू निर्वाचन कानून संशोधन गर्ने सरकारको तयारी अध्यादेश रोकिएको प्रति निर्वाचन आयोगको आपत्ति निर्वाचन क्षेत्र निर्धारणमा जटिलता राजनीतिक प्रस्ताव खारेज गर्न काङ्ग्रेसी जनजाति नेताको माग नेपालले अन्तरिक्षमा आफ्नै भू उपग्रह राख्ने काठमाडौँमा ध्वनि प्रदूषण मापदण्डभन्दा अत्याधिक रुसले पचहत्तर प्रतिशत रासायनिक हतियार नष्ट गर्यो बङ्गलादेशका सम्पादकलाई देशद्रोहको मुद्दा र राष्ट्रिय खुल्ला भारत्तोलनमा सेना र प्रहरीको वर्षस्व अन्डर नाइन्टिन एलिड कप क्रिकेटका लागि खेलाडी छनौट नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ भैरव साइकल पसल खोलिसिमल बजार प्रोपाइटर भैरव मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय एकानब्बे नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ भण्डारा उच्च मावि भण्डारा प्राचार्य एवं समस्त विद्यालय परिवार नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यस सामुदायिक वनका सम्पूर्ण सल्लाहकार सदस्यहरू एवं उपभोक्ताहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ उदयपुर सामुदायिक वन अध्यक्ष केशव लामा नेटवर्कको बिहानी प्रस्तुति प्रभात बाणीका लागि रविन्द्र सुवेदी र मुक्तिबाबु रेग्मी काठमाडौँको नामनगरमा रहेको बाणी स्टुडियोमा छौँ आज हामीले निर्वाचन कानुन पुरानै जस्तो हुने शीर्षकको कान्तिपुर दैनिकको खबरलाई पहिलो खबर बनाएका छौँ सरकारले निर्वाचन कानुनको प्रस्तावित व्यवस्थाबाट एक प्रतिशतभन्दा कमको प्रतिनिधित्व नहुने फौजदारी अपराधीले उम्मेद्वार हुन नपाउने र सम्पत्ति विवरण सो घोषणा गर्नुपर्ने प्रावधान हटाउने तयारी गरेको छ अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मी र सरकारका वरिष्ठ मन्त्रीहरूले बुधबार हिजो निर्वाचन आयोगका पदाधिकारीसँग गरेको छलफलमा संविधान सभा सदस्य निर्वाचन ऐनका लागि आयोगले गरेको प्रस्ताव नमान्ने सङ्केत गरेका हुन् आयोग स्रोतका अनुसार राजनैतिक सहमति नजुटेका विषयमा दुई हजार चौसठीकै जस्तो व्यवस्था गर्ने सरकारको तयारी छ आयोगले गरेको ऐन संशोधनको मस्यौदामा कम्तीमा एक प्रतिशत मत प्राप्त गर्ने दलले मात्र समानुपातिक क्षेत्रबाट प्रतिनिधित्व पाउने थ्रेस थ्रेसोल्ड उम्मेदवारी मनोनयनकै बेला उम्मेद्वारले आफ्ना विरुद्ध फौजदारी अभियोगको अवस्था र सम्पत्ति विवरण सो घोषणा गर्नुपर्ने व्यवस्था थियो काङ्ग्रेस एमालेसहित दलहरूको समर्थन दलहरूले समर्थन गरे पनि प्रस्तावित ती व्यवस्थाप्रति एकीकृत माओवादी सहित दलहरूले तीव्र विरोध गरेका थिए प्रस्तावित कानुनमा अन्तिम अदालतबाट फौजदारी कसुर प्रमाणित भएको व्यक्तिले समेत सजाय भुक्तान गरेको छ वर्षपछि उम्मेद्वार बन्न पाउने व्यवस्था छ यस्तो व्यवस्था परिमार्जन नभई अध्यादेशका रूपमा जारी भए भ्रष्टाचार र अन्य जघन्य अपराधका दोषीले समेत उम्मेद्वारी दर्ता गर्न पाउनेछन् यसअघिको निर्वाचन कारणमा उम्मेद्वारको योग्यतामा नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने स्पष्ट व्यवस्था थियो राजनैतिक सहमति नजुटेका विषयलाई छोडेर भए पनि बाँकी रहेको निर्वाचन कानुन छिट्टै जारी गर्न आवश्यक छ भन्नेमा छलफल भएको हो एक सहभागले भने यसमा अब सरकारले छिट्टै निर्णय गर्छ परिषद छलफलमा अध्यक्ष रेग्मी गृहमन्त्री माधव घिमिरेक सञ्चार मन्त्री माधव पौडेल कानुन मन्त्री हरि न्युपाने स्थानीय विकास मन्त्री विद्याधर मल्लिक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती र अन्य आयुक्तहरू सहभागी हुनुहुन्थ्यो राजेन्द्र फुयालले लेख्नु भएको छ सरकारले संविधान सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष नपठाएको विषयमा निर्वाचन आयोगले चासो व्यक्त गरेको छ असारमा निर्वाचन गर्ने तयारीका साथ आयोगले निर्वाचनसँग जोडिएका अध्यादेश सरकार समक्ष पठाए पनि मुख्य अध्यादेश रोकिएको प्रति निर्वाचन आयोगले सरकारसँग चासो व्यक्त गरेको हो निर्वाचनको तयारीबारे जानकारी लिन सरकारले आयोगका पदाधिकारीलाई बुधबार हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बोलाएर छलफल गरेको थियो चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती र अन्य आयुक्तहरूले यतिका दिनसम्म संविधानसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश रोकिनुको कारणबारे जिज्ञासा राख्दै यसबाट आयोगलाई काम अघि बढाउन समस्या भएको बताउनु भएको थियो निर्वाचन आयोगले समानुपातिकमा छनौट हुने न्यूनतम एक प्रतिशत मत ल्याउनुपर्ने प्रस्ताव गरेपछि साना राजनैतिक दलले विरोध गरेका थिए सरकारलाई निर्वाचन आयोगको प्रश्न अध्यादेश किन रोकेको ईश्वरी सुवेदीले आजको राजधानी दैनिकमा खबर लेख्नु भएको छ त्यसै गरी आजको अन्नपूर्ण पोस्टमा किरण पोखरेल अगाडि लेख्नुहुन्छ संविधान सभा निर्वाचन मितिका लागि दुईवटा विकल्पमा छलफल सुरु भएको छ उच्च स्रोतका अनुसार निर्वाचन आयोगले कार्तिक उन्तिस गतिका लागि चुनाव गर्न सुझाव दिएको छ भने चार दलीय उच्चस्तरीय राजनैतिक समितिमा मङ्सिर पाँच गति गराउने छलफल भएको हो आयोगले मङ्सिर हिमाली जिल्लामा हिउँ पर्न थाल्ने भएकाले कार्तिकको अन्तिमै चुनाव गर्न सुझाव दिएको हो नेताहरूले भने तिहार लगत्ती भन्दा मङ्सिर सुरुमा गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् सरकारले वातावरण तयार भएपछि यी दुई मध्येमा मिति घोषणा गर्नेछ यसैबीच आगामी संविधान सभा चुनावका लागि निर्वाचन क्षेत्र निर्धारणमा जटिलता उत्पन्न हुने भएको छ अन्तरिम संविधानमा रहेको प्रावधानात्मक व्यवस्थाका कारण जनसङ्ख्या बढेको क्षेत्र तराईका जिल्लामै निर्वाचन क्षेत्र घट्ने अवस्था देखिएको छ यस अनुसार तराईका छ जिल्लाबाट छ क्षेत्र र पहाडी जिल्लाबाट एक निर्वाचन क्षेत्र घट घट्नेछन् संविधानको धारा त्रिसठीमा प्रत्येक राष्ट्रिय जनगणनापछि निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने व्यवस्था भए पनि आगामी असार सातभित्र चुनाव गराउने प्रयोजनका लागि बाधा अड्काउ आदेशमा बमोजिम हाललाई दुई सय चालिस निर्वाचन क्षेत्र रहने भनिएको थियो तर असार सातमा निर्वाचन नभई कार्तिक मङ्सिरमा गर्ने भएपछि संविधानको धारा एक सय चौन्नको बमोजिम क्षेत्र निर्धारण आयोग गठन गरी क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने भएको हो सर्वोच्च अदालतले पनि आयोग गठन गरेर पुनर्निर्धारणपछि मात्रै चुनाव गर्न आदेश दिएको छ अन्तरिम संविधानको धारा त्रिसठीको उपधारा तिन र त्रिसठीको उपधारा तीन कमा निर्वाचन अगाडि पछिल्लो जनगणनाको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने व्यवस्था छ तर असारमा चुनावको तयारी गरेका दलहरूले संविधानको व्यवस्था ठाडै लत्याएका थिए मङ्सिरमा चुनाव हुने तयारीका बीच भने यो आदेश अर्थपूर्ण देखिएको छ अब दलहरूले निर्वाचन क्षेत्र निर्धारण गरेर मात्रै चुनावमा जानुपर्नेछ मङ्सिरको चुनावका लागि क्षेत्र निर्धारण समस्या नभए पनि आदेशले राष्ट्रपतिले जारी गर्नुभएको बाधा अड्काउ फुकाउ आदेशलाई भने प्रश्न खडा गरेको दलहरूको बुझाइ छ एमाले नेता अग्नि खरेल असारमा दिनसम्म हुँदैन असारमा गर्न सकिँदैन असारमा चुनाव गर्ने हो भनेदेखि क्षेत्र सम्भव पनि हुँदैन त्यसैले असार साधनले भित्र चुनाव गर्ने भनेर राखेर चाहिँ त्यो सम्भव हुँदैन है भन्न गरिएको थियो तर असारको चुनाव डेट डिक्लेयरै भएको छैन या डेट भएको अवस्थामा क्षेत्र निर्धारण गरेर अगाडि तिमी जानुपर्छ भन्ने कुरा चाहिँ किन बुझिएन भने सर्वोच्च अदालतमा यत्रा विधि बाधाको अवस्था झाँसीका मुद्दाहरू छिनुहानु नहुने प्रधान न्यायाधीश प्रधानमन्त्री हुने कुराको विरुद्धमा परेको मुद्दाको पनि छिनुहानु नहुने तर यो असार सात गतिसम्म त चुनाव डेट डिक्लेयर गरौँ भने त बादलको फुकाउले त अन्यथा गरेको छैन नि अहिले सर्वोच्च यो आदेशले अन्यथा गर्ने भयो त्यसैले यो किन यसो होला भन्ने कुरा चाहिँ बुझ्न सकियो संविधान जारी नगरी विघटन भएको संविधान सभा चुनाव जनगणना दुई हजार अन्ठाउन्नको आधारमा भएको थियो दुई हजार अडसठी सालमा नयाँ जनगणनाले नेपालको जनसङ्ख्या करिब तेत्तिस लाख बढेको देखाएको छ भने तराईको जनसङ्ख्या पनि बढेको छ यसलाई आधार मानेर नयाँ निर्वाचन क्षेत्र निर्धारण हुनुपर्नेमा दलहरूले हचुवाका भरमा चुनावमा जाने निर्णय गर्दा मधेसको प्रतिनिधित्व कम हुने थियो तर फैसला पछि मधेसी नेताहरूमा उत्साह थपिएको छ तराई मधेस लोकतान्त्रिक पार्टीका नेता जितेन्द्र सोनल मङ्सिरको चुनावको लागि छ सात महिना समय हुँदा हामीले मजाले डिलिमिटेसनको कुरालाई अथवा जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गर्नुपर्छ भन्ने कुरालाई हामीले त्यो कामलाई हामी पुरा गर्न सक्छौँ र दुई हजार अडसठी सालमा जो जनगणना भयो त्यो जनगणनालाई नै आधार मानेर अबको निर्वाचन क्षेत्रहरू निर्धारण हुनुपर्छ भन्ने थियो चुनावका लागि अन्तिम तयारीमा जुटेको सरकार र निर्वाचन आयोगलाई सर्वोच्चले नयाँ जिम्मेवारी थपिदिएको छ तर निर्वाचन निर्वाचन क्षेत्र निर्धारण गर्नु परे पनि मङ्सिरको चुनावलाई भने खासै फरक नपर्ने निर्वाचन आयोगका आयुक्त अयोधी प्रसाद यादव बताउनुहुन्छ त्यो अहिलेको त्यो आदेश ल्याउने कार्यक्रम कुनै प्रभाव पार्दैन मन्त्री चुनाव हुन्छ त्यो हुन्छ योभन्दा पहिलेको पनि संविधान आयोगले कति दिनमा काम गरेको थियो तपाईँले सम्झना छ नि त अहिले पनि टाइम छ नि त त्यो नेपाल सरकारले त्यो संविधान अनुसार एउटा क्षेत्र निर्धारण आयोग गठन गर्छ अनि त्यो आयोगले आफ्नो क्षेत्रभित्र काम गर्छ नि त राजनीतिक सहमतिका नाममा नियम कानुनलाई व्यवस्था गर्दै आएका दलहरूलाई यो फैसलाले सचेत गराएको छ दलहरू मिले संविधानका व्यवस्था पनि ख्याल गर्नु नपर्ने स्वेच्छाचारी प्रवृत्तिलाई सर्वोच्चले झट्का दिएको छ सुमन भट्टराई नेपालवाणी नेटवर्क काठमाडौँ नेपाली काङ्ग्रेसका असन्तुष्ट आदिवासी जनजाति नेताहरूले नवलपरासीको त्रिवेणी धाममा हालै सम्पन्न महासमिति बैठकमा पेश गरिएको राजनैतिक प्रस्ताव खारेजीको माग गरेका छन् कांग्रेस भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका अध्यक्ष इन्द्रबहादुर गुरुङको नेतृत्वमा हिजो सभापति सुशील कोइरालालाई भेट्न उहाँको निवास महाराजगंजमा पुगेको प्रतिनिधिमण्डलले यस्तो माग गरेको हो सो प्रतिनिधि मण्डलले महासमितिमा पेश गरिएको प्रस्ताव आफूहरूको विगतको माग विपरीत भएको भन्दै खारेजीको माग गरेको हो जनजातिहरूले उठाएका मागलाई सम्बोधन गर्न काङ्ग्रेसले केन्द्रीय सदस्य स्वर्गीय भीमबहादुर तामाङको अध्यक्षतामा एघार सदस्यीय कार्यदल गठन गरेको थियो सो कार्यदलले पेश गरेको प्रस्ताव पार्टी केन्द्रीय कार्य समितिले भने पारित गरिसकेको छ तर गत चैत अन्तिम साता नवलप्रासीको त्रिवेणीमा सम्पन्न महासमिति बैठकमा उपसभापति रामचन्द्र पौडेलले पेश गरेको राजनैतिक प्रस्तावप्रति उनीहरूले सहमति जनाएका छैनन् पौडेलको प्रस्तावमा पृथ्वीनारायण शाहको नेपाल एकीकरणका समयमा रहेका सबै जात जाति आदिवासी हुन् भन्ने शब्द राखिएको छ उनीहरूले उपसभापति पौडेलले पेश गरेको राजनैतिक प्रस्तावमा संहिताको विषयमा प्रश्न धारणा नआएको पनि दावी गरेका छन् राजनैतिक प्रस्ताव खारेज गर्न जनजाति नेताहरूको माग आजको राजधानी दैनिकमा लीलाराज खनालले खबर लेख्नु भएको छ हिमालयली संविधान लेखन सुनिश्चित गरेर नयाँ संविधान सभा आफ्नोमा आफ्नो पार्टीको स्पष्ट बहुमत र लोकतान्त्रिक शक्तिहरूको दुई तिहाई मतको चुनावी रणनीति तय गरेको छ चुनावी रणनीति तय गर्न पार्टी मुख्यालय बुध मुख्यालयमा हिजो बसेको पोलिट ब्युरो बैठकले उग्र वामपन्थी अतिवाद र जातीय क्षेत्रीय संकीर्णतालाई पराजित गर्नु मुख्य चुनौती रहेको ठहर गरेको छ लोकतान्त्रिक गणतन्त्रको रक्षा र बहुपहिचानको संघीयता सामाजिक आर्थिक रूपान्तरण र लोकतान्त्रिक सुदृढीकरण चुनावी मुद्दा बनाउने निर्णय एमाले गरेको छ त्यसका लागि उग्र वामपन्थी अतिवाद र जातीय क्षेत्रीय संकीर्णतालाई परास्त गर्नुपर्ने संविधान सभामा एमाले स्पष्ट बहुमत र लोकतान्त्रिक शक्तिको दुई तिहाई मत चाहिने एमाले निष्कर्ष निकालेको छ अघिल्लो संविधान सभामा उग्र वामपन्थी अतिवाद र जातीय क्षेत्रीय संकीर्णता राष्ट्रवादीको बाहुल्यता रहेको तथा लोकतान्त्रिक गणतन्त्र र बहुपहिचानको संहिताका पक्षमा रहेका शक्तिहरू कमजोर रहेकाले संविधान बन्न नसकेको ठहर एमाले गरेको छ नयाँ संविधान सभाबाट संविधान लेखन सुनिश्चित गर्न एमालेको स्पष्ट बहुमत र लोकतान्त्रिक शक्तिको दुई मत ल्याउने गरी चुनावी रणनीति तय भएको छ प्रचार विभाग प्रमुख प्रदीप गेवालीले भन्नुभयो लोकतन्त्रको रक्षा बहुपहिचानको प्रदेश रहने संहिता सामाजिक र आर्थिक रूपान्तरण र लोकतान्त्रिक सुदृढीकरण एमालेका प्रमुख चुनावी चुनावी मुद्दा हुनेछन् रामशरण बजगाईले सौर्य दैनिकमा लेख्नु भएको छ चीनका नयाँ उपराष्ट्रपति ले योन चावले नेपालको एकछिन नीतिको प्रशंसा गर्दै काठमाडौँमा फेरि तिब्बत गतिविधि नहोस् भन्ने बेजिङले चाहेको दोहोऱ्याएका छन् चीन भ्रमणमा रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग हिजो साँझ बेजिङ स्थित स्टेट गेस्ट हाउसमा भएको भेटमा उपराष्ट्रपति लीले तिब्बत सम्बन्धी बेजिङको सहितका एजेन्डामा छलफल गरेका थिए चीनको नयाँ नेतृत्वले तिब्बतलाई राष्ट्रिय सुरक्षाको प्राथमिकतामा राखेको छ चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा सात दिन लामो भ्रमणमा चीन पुग्नुभएका दाहालले बेजिङमा भेटेका पहिलो उच्च अधिकारीले तिब्बत सुरक्षाबारे चासो जनाएका हुन् आजको नागरिक दैनिकमा खबर छ नेपालवाणी नेटवर्कको प्रभात वाणीमा अरू महत्वपूर्ण आर्थिक तथा सामाजिक खबरहरू एकैछिनपछि सुनाउनेछौँ नेपालवाणी नेटवर्क सुन्दै रहनुहोला नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ त्रिशक्ति सटर ग्रिल उद्योग रत्नगर एक बकुल्लहर प्रोपाइटर राजु श्रेष्ठ फोन शून्य छपन्न पाँच एकसठी आठ सय पैँतिस मोबाइल अन्ठानब्बे चार पचास एकसठी आठ सय पैँतिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ एटिच्युड मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मनोकामना फेन्स स्टोर रत्नगर दुई टाढी high school road proprietor Ramesh Lohani सम्पर्क मोबाइल अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे हामी कहाँ चाइनिज कोरियन जापानिज कपडाहरू रेडिमेड लेडिज जेन्ट्स कपडाहरू जुत्ता स्यान्डल ब्यागहरू सुपथ मूल्यमा पाइन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण आजीवन सदस्य तथा वैदिक सनातन धर्म प्रेमी समुदायहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ श्रीराम वैदिक संस्कृत गुरुकुलम सञ्चालक संस्था एवं वैदिक प्रज्ञा प्रतिष्ठान नेपाल रनपा तेह्र जय मङ्गला चितवन वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ न्यू नेपाल भाँडा पसल खैरहनी चार पर्सा प्रोपाइटर हरिप्रसाद नेपाल फोन शून्य छपन्न पाँच बयासी छ सय अडसठी विश्रामपछि स्वागत छ अब बाँकी प्रसङ्ग प्रहरीले एकीकृत माओवादीको नेवा राज्य समितिका सदस्य सहित चारजनालाई अत्याधुनिक हतियार सहित पक्राउ गरेको छ पक्राउ पर्नेमा गोर्खा ताक्लुङका तेइस वर्षीय बहादुर थापा गोर्खा छाप्रोङ एक्का एलिसा गुरुङ मोरङ लेटाङ चारका पच्चिस वर्षीय रुद्र दहाल र बाँके नेपालगञ्जका उन्नाइस वर्षीय पङ्कज मल्ल छन् प्रहरीले उनीहरूको साथबाट मेड इन जर्मन लेखिएको अत्याधुनिक राइफल दुईवटा म्यागजिन त्रिपन्न राउन्ड गोली मेड इन जर्मनी लेखिएको एउटा सिक्सर रिभल्भर र त्यसमा लाग्ने दुई दुई राउन्ड गोली बरामद गरेको छ त्यसका साथै उनीहरूबाट खुकुरी र चक्कु पनि प्रहरीले बरामद गरेको छ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मित्रनगर स्थित नयाँ बस पार्क नजिकबाट मंगलबार साढे आठ बजे पक्राउ गरेको हो अवैध हतियार राखेको सूचनाका आधारमा प्रहरीले छाप थापाको कोठामा छापा मारेको थियो उनी नेवा राज्य समिति सदस्य रहेको प्रहरीले जनाएको छ एकीकृत माओवादी नेता हतियारसहित पक्राउ आजका पत्र पत्रिकामा खबर छ एकमात्र जलाशयुक्त विद्युत गृह कुलेखानी दोस्रोका तिनवटै ट्रान्सफर्मरमा मङ्गलबार रा, मध्यराति लागि भएपछि देशभर लोडसेडिङ बढ्ने भएको छ तिनवटा ट्रान्सफर्मरमा आग लागि हुँदा नेपाल विद्युत प्राधिकरणको प्रणालीबाट बत्तीस मेगावाट बिजुली बाहिरिएको छ राति एघार चौन्न बजी कुलेखानी दोस्रो विद्युत गृहबाट उत्पादित बिजुली प्रसारण गर्ने सुचालित स्विच यार्ड स्थित ट्रान्सफर्मरमा आगो लागेको हो कुलेखानीको दोस्रो उत्पादन अवरुद्ध भएपछि जलाशयको पानी जोगाउन प्राधिकरणले कुलेखानी पहिलोबाट साठी मेगावाट बिजुली उत्पादन हुने विद्युत गृह पनि बन्द गरेको छ कुलेखानी दोस्रोका प्रमुख कृष्ण प्रसाद यादवका अनुसार तीनवटा ट्रान्सफर्मर मध्ये बिचमा रहेको रहेको एउटामा अचानक आग लागि भएपछि आहुरीले आगो फैलिएपछि दायाँ बायाँका अरू दुईवटा पनि जलेका हुन् कुलेखानीमा आग लागि लोड सेडिङ बढ्दै अन्नपूर्ण पोस्टमा विकास थापा र भानुभक्त आचार्यले लेख्नु भएको छ काठमाडौँका अधिकांश ठाउँमा मापदण्डभन्दा धेरै ध्वनि प्रदूषण रहेको पाइएको छ ध्वनि प्रदूषणका कारण उपत्यकावासीमा विभिन्न मानसिक एवं शारीरिक रोग बढ्दै गएको पनि अध्ययनले देखाएको छ प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्वास्थ्य सेवा स्रोत केन्द्र रिस्फेकले स्वयंसेवक र ट्राफिक अधिकारीका सहयोगमा काठमाडौँका विभिन्न छ ठाउँमा तीन चरणमा गरेको अध्ययनले मापदण्डभन्दा बढी ध्वनि प्रदूषणले मानव स्वास्थ्यमा असर परिरहेको देखाएको हो विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार साठी भन्दा माथिको ध्वनिले स्वास्थ्यमा समस्या ल्याउँछ काठमाडौँमा ध्वनि प्रदूषण मापदण्डभन्दा अत्याधिक आजको सौर्य दैनिकमा प्रवीण ढकालले खबर लेख्नु भएको छ भारतीय राजदूत जयन्त प्रसादको कार्यकाल सकिएपछि उनको स्थानमा नेपाल सम्बन्धी जानकार कूटनीतिज्ञ रञ्जित रे काठमाडौँ आउने भएका छन् सन् दुई हजार दुईदेखि चार वर्ष भारतीय विदेश मन्त्रालय स्थित नेपाल भुटान डेस्कको नेतृत्व सम्हालिसकेका छप्पन्न वर्षका रेको चयनबारे आधिकारिक घोषणा हुन बाँकी रहे पनि अनौपचारिक रूपमा त्यस सम्बन्धी पक्का पक्की भइसकेको जानकारी भारत सरकार निकट स्रोतले दिएका छन् दुई हजार एघार जुन बाइसमा राजदूत नियुक्त भएका प्रसादको दुई वर्ष कार्यकाल सकिन करिब साढे दुई महिना बाँकी छ आजका पत्र पत्रिकामा खबर छ नयाँ शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयका शिक्षक तीन तीन महिनामा अनिवार्य रूपमा विद्यार्थीको घर पुगी उनीहरूले हासिल गरेको शिक्षाबारे अभिभावकलाई जानकारी गराउनु पर्ने भएको छ अभिभावकका घर नगई शैक्षिक अवस्थाबारे जानकारी नगराउने शिक्षकमाथि ग्रेड रोक्कादेखि बडुवा रोक्कासम्म गरिने भएको छ विद्यार्थी सिकाइको अवस्थाबारे अभिभावकलाई जानकारी गराउन शिक्षक अनिवार्य रूपमा तीन महिनामा एकपटक विद्यार्थीको घरमा जानुपर्ने भएको हो शिक्षा विभागले मुलुकभरका जिल्ला शिक्षा कार्यालय मार्फत विद्यालयहरूलाई पत्राचार गर्दै विद्यार्थीहरूको सिकाइ उपलब्धि र अवस्थाबारे जानकारी लिन अनिवार्य गरेपछि शिक्षकहरू विद्यार्थीको घर पुग्नै पर्ने भएको हो प्रदीप नेउपानेले आजको राजधानी दैनिकमा खबर लेख्नु भएको छ नेपाल आयल निगमको घाटामा कमी आएको छ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमको मासिक घाटा पनि कम भएको हो भारतीय आयल निगम आइओसीले हालै पठाएको नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमलाई अब मासिक घाटा छ करोड बहत्तर लाख रुपियाँ मात्र हुनेछ यसअघि निगमको मासिक घाटा नौ करोड पचास लाख रुपियाँ रहेको थियो ऊर्जा सङ्कट गहिरिँदै गएपछि विगत पाँच वर्षभित्र व्यवसायीहरूले जेनेरेटर खरिदमा मात्रै करिब करिब बाह्र अर्ब रुपियाँ खर्चिएका छन् नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार जेनेरेटर खरिदमा मात्रै बाह्र अर्ब भन्दा बढी रुपियाँ खर्चिएको व्यवसायीले त्यसको मर्मत सम्भार र डिजेलका लागि दोब्बर रकम खर्चिने गरेका छन् महासङ्घले गरेको अध्ययन अनुसार मुलुकभर रहेका क्याप्टिभ जेनेरेसन तापीय ऊर्जाको क्षमता करिब छ सय पचास मेगावाट छ मोटामोटी अनुमान गर्दा त्यसका लागि व्यवसायले क्याप्टिभ प्लान्टका लागि मात्रै अन्दाजी बाह्र अर्ब रुपियाँ खर्च गरेका छन् महासंघका अध्यक्ष सुरज वैद्य भन्नुहुन्छ यति रकमबाट हामीले काठमाडौँ तराई द्रुतमार्गको निर्माणको आधा वित्तीय स्रोत जुटाउन सक्छौँ जेनेरेटरमा बाह्र अर्ब खर्च छ सय पचास मेगावाट ऊर्जा आजको कारोबार दैनिकमा खबर छापिएको छ सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय समन्वय समितिले सम्पत्ति शुद्धिकरणका सम्बन्धमा विकसित घटनाक्रमबारे बुधबार छलफल गरेको छ अर्थ सचिव शान्तराज वेदीको संयोजकत्वमा भएको छलफलमा विभिन्न उपसमितिले आफ्नो क्षेत्रमा भएका विकासबारे जानकारी गराएका थिए समितिमा अनुसन्धान कानून अन्तर्राष्ट्रिय सहयोग र सुपरिवेक्षण तथा सूचना प्रविधि उपसमितिको सहभागिता रहेको थियो सम्पत्ति शुद्धिकरण विभाग अनुसन्धान राष्ट्र बैङ्क सुपरिवेक्षण गृह मन्त्रालय अन्तर्राष्ट्रिय सहयोग कानुन मन्त्रालय र नेपाल प्रहरी सूचना प्रविधि उपसमितिको संयोजकको भूमिका निर्वाह गर्दै आएका छन् बैठकले आगामी वर्षको कार्ययोजना समेत तय गरेको बताइएको छ समितिले सम्पत्ति शुद्धिकरण निवारण ऐनको दोस्रो संशोधन र सम्पत्ति रोगका नियन्त्रण तथा जफत गर्ने सम्बन्धी कानून आगामी जुन महिनाभित्र पारित गराई कार्यान्वयनमा ल्याउन आवश्यक पहल गर्ने बारे छलफल भएको थियो कारोबार दैनिकमा खबर छ सरकारले अन्तरिक्षमा नेपाली सेटेलाइट भू उपग्रह राख्ने तयारी गरेको छ अन्तरिक्ष दूरसञ्चार सङ्गठन अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन आइटियुको अनुसार सन् दुई हजार पन्ध्रभित्र आफ्ना सदस्य राष्ट्रलाई अन्तरिक्षको स्लट लिनुपर्ने बाध्यकारी व्यवस्था छ नेपाल आइटियुको सदस्य राष्ट्र हो वर्षेनी बढ्दै गएका टेलिकम कम्पनीका नयाँ नयाँ सेवा टेलिभिजन र डाइरेक्ट होम डिटिएचसँगै मुद्रा विदेशिने क्रम बढेपछि सरकारको ध्यान तर्फ तानिएको हो गत वर्ष सूचना तथा सञ्चार क्षेत्रबाट दुई अर्ब रुपियाँ सेटेलाइट प्रयोगमा प्रयोग बापत विभिन्न मुलुकमा विदेशिएको थियो अन्तरिक्षमा सेटेलाइट राख्नुपर्ने आइटियूको बाध्यकारी व्यवस्था बमोजिम यस विषयमा छलफल अगाडि बढाइएको सूचना तथा संचार मन्त्री माधव पौडेलले जानकारी दिनुभयो उहाँले सन् दुई हजार चौधसम्म नेपालले प्रक्रिया अगाडि बढाएन भने नेपालका लागि अन्तरिक्षमा छुट्याइएको निर्धारित स्लट अब अरू नै देशले लिने भएकाले गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो नेपालले आफ्नै भूअग्रह राख्ने सरस्वती ढकालले आजको कारोबार दैनिकमा खबर लेख्नु भएको छ ग्यास विक्रेतामा महासङ्घ नेपालले खाना पकाउने एलपी ग्यासमा मूल्य वृद्धि कर भ्याट फिर्ताको माग गरेको छ महासङ्घले बुधबार वाणिज्य तथा आपूर्ति मन्त्री शङ्कर प्रसाद कोइराला समक्ष ज्ञापन पत्र बुझाएर ग्यासमा लगाएको भ्याट फिर्ता गरी सहज आपूर्ति व्यवस्था गर्न माग गरेको हो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई एउटा जहाज भाडामा लिन सञ्चालक समितिले अनुमति दिएको छ अनुमति पछि निगम व्यवस्थापनले जहाज भाडामा लिन प्रक्रिया अगाडि बढाएको हो करिब दुई महिनादेखि एउटा जहाज भाडामा लिन निगम व्यवस्थापनले प्रयास गर्दै आएको थियो निगमले अन्तर्राष्ट्रिय उडानलाई नियमित र प्रभावकारी बनाउने उद्देश्यले जहाज भाडामा लिन लागेको हो आजका पत्र पत्रिकामा खबर छ पोषण प्रबन्धनमा काम गरिरहेको पर्वतको चौतर्फे विकास स्रोतमा डिसिआरएफले आर्थिक अनियमितता गरेपछि दात्री संस्थाले छानबिन सुरु गरेको छ आर्थिक सहयोग गरिरहेको सेभ द चिल्ड्रेन नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले साझेदार संस्था सिडिआरएफले आर्थिक अनियमितता गरेको सूचना पाएपछि कार्यक्रम स्थगन गरी छानबिन प्रक्रिया अगाडि बढाएको हो यो पर्वतको खबर हो राजधानी दैनिकमा छापिएको छ अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी पाँच वर्षसम्म नेपालको आर्थिक वृद्धि दरमा सुधार नआउने जनाएको छ मुद्रा कोषले मंगलबार राति सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्यमा नेपालको अर्थतन्त्रमा सुधार नहुने उल्लेख गरेको छ मुद्रा कोषका अनुसार यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन प्रतिशत हुनेछ सन् दुई हजार अठारमा वृद्धि दर चार दशमलव एक प्रतिशतसम्म हुनेछ कोषले वृद्धि दर नबढ्नुमा खासै ठूलो कारण भने दिएको छैन सार्वजनिक भएको प्रतिवेदनमा व्यवसायी व्यावसायिक वातावरण नभएकाले वृद्धि नहुने उल्लेख छ अर्थतन्त्रमा पाँच वर्षसम्म सुधार आउन्न मुद्राकोषको भनाइले आजको नागरिक दैनिकले छापेको छ पर्यटकीय गन्तव्य स्थल बसन्तपुर दरबार संरक्षण क्षेत्र पुग्ने पर्यटकका लागि अबदेखि अनिवार्य धरहरा जानुपर्ने बाध्यकारी प्रति पर्यटन व्यवसायहरूले विरोध गरेका छन् उनीहरूले ठेकेदार कम्पनी साइड वर्कर्स प्रालीले बीस वर्षका लागि ठेक्कामा लिएको काठमाडौँको सुन्दारा स्थित भीमसेन स्तम्भ धरहरामा जानुपर्ने बाध्यकारी व्यवस्थाको विरोध गरेका हुन् धरहरा जान लाग्ने दुई सय पचास रुपियाँको टिकट शुल्क आगामी अठार वैशाखदेखि बसन्तपुर दरबार संरक्षण क्षेत्रको एउटै प्रवेश शुल्कमा जोडेर लिने काठमाडौँ महानगरपालिकाले गरेको निर्णय एकदमै त्रुटिपूर्ण भएको भन्दै विरोध गरेका हुन् Nepal association of tour and travel agent नाटाका महासचिव अच्युत गुरागाईले महानगरपालिकाले गरेको सो निर्णय समग्र रूपमा मुलुक व्यवसाय र पर्यटकको हितमा नभएर निजी कम्पनी साइड वर्कर्सलाई मात्र फाइदा हुने गरी भएको भन्दै व्यवसायले विरोध गरेको बताउनुभयो यस्तै Nepal association of tour and travel agent नाटाका अध्यक्ष पवित्र कुमार कार्की कार्कीको नाटा प्रतिनिधिमण्डलले र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठलाई भेट गरेको छ सो अवसरमा पर्यटन क्षेत्रमा हाल देखा परेका विसङ्गतिबारे अवगत गराउँदै तिनको शीघ्र निवारणका लागि मन्त्री समक्षमा अनुरोध गरेको हो सो पर्यटन सवारी एवं प्याकेजमा मूल्य अभिवृद्धि करको पुनरावलोकन गर्नुपर्ने रातो प्लेटका सवारीबाट पर्यटकहरूलाई सेवा पुर्याउन अस्थायी अनुमतिको व्यवस्था हुनुपर्ने र काठमाडौँबाट विभिन्न लामो दूरीमा गन्तव्यमा चल्ने टुरिस्ट कोचहरूको स्थायी प्रस्थान बिन्दुको सुनिश्चित हुनुपर्ने माग गरिएको थियो यसै इजाजत रद्द ट्राभल कम्पनीहरूको इजाजत नवीकरणबारे डिजेल सवारी व्यापारीहरूको बागमती अञ्चलमा पञ्जीकरणबारे नेपालमा अन्तर्राष्ट्रिय पर्यटन मेलाबारे पनि छलफल गरिएको थियो आजको राजधानी दैनिकमा मधुजाङ पाण्डेले लेख्नु भएको छ व्यवसायीले विभिन्न पार्टी र समूहलाई दिएको चन्दा रकमको विवरण सार्वजनिक गर्ने भएका छन् चन्दा गोप्य रूपमा दिँदा विभिन्न समूहको दबाव आउने क्रम नरोकिएपछि उनीहरूले सार्वजनिक गर्ने भएका हुन् यो अभियानको नेतृत्व राष्ट्रिय व्यावसायिक पहल एनबीआईले गरेको छ एनबीआईको केही दिन अघि बसेको बैठकमा चन्दा दिँदा व्यवसायीले गैर व्यावसायिक काम गर्नु परेको निष्कर्ष निकाल्दै सार्वजनिक गर्ने अभियान थाल्ने निर्णय भएको हो यो अभियान अघि बढाउने जिम्मेवारी एनबीआईका सचिव नरेन्द्र बजराज आचार्य र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सनका निवर्तमान अध्यक्ष राजेश खड्कालाई दिइएको छ व्यवसायले चन्दा सार्वजनिक गर्ने आजका पत्र पत्रिकामा खबर छ सरकारी सड़क विस्तारमा बाधा पुर्याउनेलाई कारवाही गर्ने भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कृष्णहरी बास्कोटाको नेतृत्वमा हिजो विभिन्न मन्त्रालयका सचिवहरू र उच्चस्तरीय पदाधिकारी समेत टोलीले काठमाडौँमा विस्तारित भइरहेको सड़कको स्थलगत निरीक्षण गरेपछि यस्तो निर्णय गरेको हो पत्र पत्रिकामा खबर छ वाणिज्य तथा आपूर्ति मन्त्री शङ्कर प्रसाद कोइरालाले आयल निगमलाई ग्यासमा दोहोरो र दोहोरो मूल्य र उपभोक्ता कार्ड आगामी जेठभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको छ ग्यास व्यवसाय व्यवस्थित बनाउन निर्देशन दिनुभएको हो ग्यास विक्रेता महासंघले ग्यास व्यवसाय बनाउन माग गर्दै बुधबार हिजो ज्ञापन पत्र बुझाएपछि मन्त्री कोइरालाले निगमका निमित्त कार्यकारी निर्देशक सुरेश कुमार अग्रवाललाई फोन मार्फत त्यस्तो निर्देशन दिनुभए दिएको जानकारी दिनुभयो दुई रङको सिलिन्डरका आधारमा दोहोरो मूल्य कायम गर्न र ग्यास उपभोक्ता कार्ड छिटो लागू गर्न आवश्यक भएको कुरा राख्यौं ज्ञापन पत्र बुझाउन गएको टोलीमा सामेल काठमाडौँ ग्यास विक्रेता संघका अध्यक्ष चन्द्र थापाले भन्नुभयो त्यसपछि मन्त्रीज्यूले आयल निगम प्रमुखलाई फोन गरेर जेठभित्र दुई मूल्य र उपभोक्ता कार्ड लागू गर्न भन्नुभयो उपभोक्ता कार्ड जेठभित्र ल्याऊ आजको कान्तिपुर दैनिकमा खबर छ यिनै सामग्रीसँगै वाणी नेटवर्कको वाणीको पहिलो भाग यति नै नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू